सपना सपना जस्तो हुँदो रहेछ मन मरेपछि खुसी खुसी जस्तो हुँदो रहन्छ तन झारेपछि जिन्दगी त दोसाधमा रहेको काँडा पो रहेछ मनै डढेपछि दिन त रात पो हुँदो रहेछ रहरहरू गलिएपछि बिहान हुन्छ उसकै याद दिउँसो हुन्छ उसकै याद साँझ पर्छ उसकै याद चकमन्न रात पर्छ उसकै याद उसकै याद उसकै तिर्सणामा दिन बिताउन सायदै गाह्रो पर्छ होला दिन बिते पनि रात कटाउनको लागि अझै जटिल हुने गर्दछ नमस्कार अनि हार्दिक स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो कार्यक्रम कार्यक्रम फेरि तिम्रो याद आयोमा तिनै यादका कुराकानी गर्नको लागि तिनै माया प्रेमका कुराकानी गर्नको लागि सदाको बसाइमा जस्तै आजको बसाइमा पनि एकैसाथ उपस्थित भएका छौँ प्रविधिबाट आत्मीय मित्रहरू प्रकाश अनि प्रदीपले साथ दिइरहनु भएको छ अनि आवाजबाट तपाईँकै दुःख सुखको साथी म बाहिस बोहरा छु सुन्दै हुनुहुन्छ रेडियो गोलमै एकानब्बे दशमलव दुई मेगाड सँगसँगै देशका विभिन्न जिल्लाहरू र इन्टरनेट अनलाइनमा W W W dot Golme today dot com W W W dot hamro Golme news dot com W W W dot Golme khabar dot com W W W dot Sunaulo Sansar dot कम फेसबुकमा पल्लीकोट न्युज डट कम र नेपाली संसार रेडियो अस्ट्रेलियाबाट एकसाथ हाम्रो आवाज सुन्नु भएको छ कस्तो छ भनेर मलाई हालखबर सोध्नुभयो म त ठिकठाक नि तपाईँलाई कस्तो छ के गर्दै हुनुहुन्छ कसैको यादमा बहकिँदै हुनुहुन्थ्यो होला कसैलाई यही समयमा औधी सम्झँदै हुनुहुन्थ्यो होला त्यही यादका कुराकानी गर्नको लागि माया प्रेम मिलन बिछोडका कुराकानी गर्नको लागि तपाईँको साथमा आएका हौँ तपाईँको समीपमा आएका हौँ कार्यक्रम फेरि तिम्रो याद आयो हरेक हप्ताको शनिबार रातको नौ पन्ध्रदेखि दस बजीसम्म रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेघार्जबाट सुन्न सक्नुहुन्छ भने पुनः प्रसारण बुधबार राति यही समयमा सुन्न सक्नुहुनेछ दुखेको मनमा मलमपट्टि लगाउनको लागि हामी आउने गर्दछौँ पक्कै पनि सुनेर साथ दिनुहुन्छ माया गर्नुहुन्छ यो कुरामा हामी विश्वस्त छौँ माया गर्नुहोस् मन पराउनुहोस् जस्तो लाग्छ त्यस्तै भनिदिनुहोस् हामी आभारी रहन्छौँ अर्को यो नयाँ श्रृङ्खलामा आइपुग्दासम्म धेरै साथीले धेरै टाढा टाढाबाट कार्यक्रम मनपर्छ कार्यक्रमको तारिफ गर्नुभयो कार्यक्रम यस्तो छ कार्यक्रम उस्तो छ भनेर भन्नुभयो तपाईँप्रति आभारी रहन चाहन्छु यो माया यो सद्भाव आगामी दिनहरूमा पनि यसै गरी दर्शाउँदै जानुहोला यसै गरी माया गर्दै जानुहोला रात्रिकालीन समय हो यही रात्रिकालीन समयमा कसैको अवधि माया लाउने गर्दछ कसैको अवधि याद आउने गर्दछ जब कसैको साथबाट छुटेर टाढा गइन्छ तब मात्र उसको याद अझ गाडा बनेर आउँछ हो सपना सपना जस्तो हुँदो रहेनछ मनै मरेपछि कहाँ सपना सपना जस्तो होस् र आकाशमा चकमन्न जुन ताराहरू छन् हो तिनै जुन तारालाई हेरेर कसैको याद मेटाउँदै हुनुहुन्छ होला साँच्चीकै जुन गनेर बस्नु भएको छ होला अँध्यारो छ बाहिर कता कता चन्द्रमाको उज्यालो प्रकाश धरतीमा अन्वेषित भइराखेको छ हो यो बिचमा धेरै साथीहरूले कार्यक्रम सम्बन्धी टिका टिप्पणी गर्नुभयो तपाईँप्रति धेरै आभारी छु र धेरै साथीहरूका पत्रहरू पनि प्राप्त भए तपाईँका पत्रहरू धेरै छन् केही समय तपाईँको सामु आउन सकेनौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ आगामी दिनमा तपाईँको साथमा पक्कै पनि आउनेछौँ कर्मैसँग ती पत्रहरूलाई स्थान दिँदै जानेछौँ कार्यक्रम सुन्नुहोला एक न एक दिन अवश्य पनि तपाईँको पत्रले पनि कार्यक्रममा पालो पाउनेछ स्थान पाउनेछ यो भन्न चाहन्छु रेडियो सुनेर बस्नुभएका प्रिय मनहरू तपाईँसँगको यो पैँचालिस मिनटको समय अवधिभर मैले बिताउन चाहेको हुँ त्यो पनि तपाईँकै यादका कुराकानी गरेर आज पनि मैले कसैको याद मेटाउनको लागि एउटा पत्र सुटुक्क बोकेर आएको छु त्यही कोसेली फुकाएर तपाईँसँग साटासाट गर्नेछु के था तपाईँको जीवनमा पनि कहीँ कतै मेल खान गयो भने त्यो समयुग मात्र हुनेछ र सुनेर साथ दिनुहोला यो भन्न चाहन्छु धेरै बोले क्यारे अब पनि तपाईँको पत्रलाई प्राथमिकता दिएर म उठान गर्दैछु पत्र पठाउनु भएको छ पत्र लेख्नु भएको छ नजिकैबाट स्मारिका छेत्रीले पत्र पठाउनु भएको छ रेसुङ्गा नगरपालिका चौध भन्नुहुन्छ उहाँले आफ्नो बारेमा सबै विवरण खुलाउनु भएको रहेछ खुसी लाग्यो स्मारिकाजी हामीलाई सम्झाउनु भयो उहाँको नाम स्मारिका होइन र पनि उहाँले आफ्नो काल्पनिक नाम स्मारिका भनेर चिनिन चाहनु भएको छ र हामी पनि त्यही नामबाट चिनाउन चाहन्छौँ तपाईँको लागि स्मारिका छेत्री रेसुङ्गा नगरपालिका चौधबाट हामीलाई पत्राचार गर्नुभएको छ आजको कार्यक्रम कार्यक्रम फेरि तिम्रो याद आयोको लागि पत्र पठाउनु भएको छ आज उहाँको पत्रले पालो पाउँदैछ धेरै कुराहरू लेख्नु भएको छ स्मारिकाजीले पत्रको अगाडि अबको क्रममा ढिलै नगरिकन स्मारिकाजीको पत्र सुरुवात गर्न चाहन्छु यहाँबाट यसरी दादा खै कहाँबाट सुरु गरौँ यो मेरो जिन्दगीको कहानी दादा हजुरले एउटा कथा सुनाउनु भएको थियो नि त्यो कथाको चरीको जिन्दगी र मेरो जिन्दगी ठ्याक्कै एउटै भयो दादा सोचेकी पनि थिइनँ आज यो अवस्थामा मेरो जिन्दगी आउला भनेर त दादा जसलाई धोका मन पर्दैन नि उसलाई झन् पल पल धोका मिल्दो रहेछ बल्ल आज थाहा भयो मलाई म कुन अवस्थामा छु त्यो त मलाई मात्र थाहा छ तर के गरौँ त्यो पीडा आज म यो हजुरको लोकप्रिय कार्यक्रम कार्यक्रम फेरि तिम्रो याद आयो मार्फत हजुरको मिठास आवाजबाट हजुरसँग साट्न मैले चाहेकी हुँ हो दादा प्लिज जसरी भए पनि मेरो पत्रलाई स्थान दिनुहोला मेरा पीडाहरूलाई राख्ने मौका दिनुहोला मेरा पीडाहरूलाई कम गरिदिनुहोला र उनीहरूको याद मेटाउन सहयोग गरिदिनुहोला दादा हजुरले सुनाएको कथामा त चारो मारेको थियो तर दादा मेरो जिन्दगीमा आएका चरा भनौँ वा के भनौँ उनीहरू त धेरै स्वार्थी रहेछन् केही पलमा नै हराइ गए हो दादा मेरो जिन्दगीमा पनि कथाको चारीको जिन्दगीमा जस्तै गरी दुईवटा स्वार्थी मानिसहरू आए तर उनीहरूले त देखावटी माया गर्दा रहेछन् जुन मायाको जालमा म अचेत भएर जिन्दगी नर्का जस्तै बनाइरहेकी छु दादा यो कुरा करिब तेइस महिना पहिलेको हो आज म तपाईँलाई दिल खोलेर सुनाउँदैछु तिनै यादका कुराकानी र मेरो जीवनमा आएका उताप चढावहरू प्लिज दादा हजुरको त्यो मिठास आवाजबाट मेरा निर्जीव शब्दमा भएका सजीव भावहरूलाई प्रकट होला दादा करिब तेइस महिना पहिलेको कुरा हो जुन बेला मेरो जिन्दगीमा पहिलोपटक कुनै पुरुषको प्रवेश भयो जसको नाम त वाइबाट आउँछ मानव उसको नाम युवराज हो हो युवराजको प्रवेश भयो मेरो जीवनमा उसलाई म वाइबीले सम्बोधन गरे तापनि युवराज भन्न चाहन्छु युवराज यदि तिमीले यो कार्यक्रम सुन्दैछौ भने प्लिज रेडियोको बलुमलाई ठुलो ठुलो पारेर सुनिदेऊला आज तिम्रो घृणित पात्र स्मारिकाले पत्र पठाइसी भनेर रेडियो बन्द नगर्नु अरू साथीको जस्तै मेरो कार्यक्रम पनि ध्यान दिएर सुन्नु दादा उसले मलाई धेरै रिक्वेस्ट गरेकोले उसलाई मैले एक्सेप्ट गरेकी हुँ तर दादा उसले त आफ्नो स्वार्थको लागि मात्र मसँग मायाको नाटक गरेको रहेछ काली लागेर आउँछ आज ती दिनहरू सम्झाउँदा जुन कुरा मलाई थाहा थिएन उसले नाटक गरेको होला भनेर मैले अहिले पनि कल्पना गर्न सक्दिनँ उसकै याद उसकै तिर्सोडा हरेक पल उसकै सम्झना आइरहन्छ यो मन मनमा मैले सोचेँ उसको माया चोखो छ तर उसको मायामा त बिसै बिस पो घोलिएको रहेछ मैले त उसको माया अमृत भनेर लिएकी थिएँ तर उसको माया त बिस पो पारेछ तर के गर्नु दादा कसको चोखो माया हुन्छ चिन्न गाह्रो हुँदो रहेछ युवराज तिमीले त मसँग धेरै मायाको नाटक गर्यौ किन यति धेरै नाटक गर्नु पर्थ्यो र तिमीले तिमीले मसँग आफ्नो बारे समेत झुट बोल्यौ है तिमीलाई अलिकति पनि लाज लागेन है के सोचेका थियौ र मलाई तिमीले तिम्रो लागि म आफ्नो मम्मी बाबासँग झुट बोली बोली तिमीलाई भेट्न गएँ तर तिमीले त मेरो चोखो र पवित्र मायालाई चिन्न सकेनौ हो युवराज तिम्रो लागि मैले के गरिनँ र तिमी मबाट टाढा भयो आखिर किन कि तिमीसँग यसको जवाब छ यदि तिमीसँग यसको जवाब छ भने प्लिज दया गरेर भए पनि यो अभागीलाई भनिदेऊ त दादा मैले युवराजको लागि आफ्नो जिन्दगी नै अन्धकारमा धकेलेकी छु मैले उसको लागि आफ्नो अङ्कलसँग झगडा गरेर विदेश गइनँ अङ्कलले पढ्नका लागि विदेश गएर पढ भन्दा पनि मैले ऊबाट पाएको माया र उसलाई गुमाउन नसकेको कारण म विदेशमा नगई यहीँ नै पढेँ तर उसले त मलाई खेलाउन सम्झेको रहेछ क्यारे दादा उसले त तिन महिना के भएको थियो मबाट टाढा हुन खोज्यो खाली झगडा गर्न थाल्यो मसँग सोचेकी थिएँ मैले आफूलाई भन्दा बढी माया गर्ने यति चोखो र पवित्र माया गर्ने युवराज पाएकी छु भनेर तर त्यो त मेरो भरम मात्र रहेछ ঠোকা